छु स्कुल जान घरबाट निस्किन्छु केटी देख्दा बाटोमा निस्किन्छु ए दशा लाग्यो मलाई पढ्ने लेख्ने उमेर मै दशा लाग्यो walay शिक्षकसँग मुख मुखै लाग्छु म एक दुई प्रेरणा पढ्दै भाग्छु म भाग्छु म शिक्षकसँग मुख मुखै लाग्छु म एक दुई प्रेरणा पढ्दै भाग्छु म ए दशा लाग्यो मलाई पढ्ने लेख्ने उमेरमै दशा लाग्यो पढ्ने लेख्ने उमेर मैदा लाग्यो मलाई राम्री राम्री केटी देख्दा